एक सय चार थुप्रो पाँच मेगाहासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुचिता हमाल अब खबर विस्तारमा सरकारले शनिबारदेखि खरासी परियोजनका लागि रातो र व्यावसायिक परियोजनका लागि निलो गरी दुई थरी ग्यास सिलिन्डर प्रयोगमा ल्याउने भएको छ चितवनसहित बेरगंज झापा नलप्रासी बुटोल नेपालगंज र पोखरामा औपचारिक कार्यक्रम गरी दुई रङको सिलिन्डर वितरण गर्ने तयारी गरिएको छ तत्कालका लागि दुवै सिलिण्डरको मूल्य एउटै तय भएको निगमले जनाएको छ आवश्यक तयारी पछि घरासी प्रयोजनमा प्रयोग हुने रातो रङको सिलिण्डरमा अनुदान दिने र व्यावसायिक प्रयोजनको निलो रङको सिलिण्डरको मूल्य बढाउने सरकारको नीति रहेको छ ग्यास कार्ड बनाएर घरासी प्रयोजनका लागि रातो मात्र र व्यावसायिक परियोजनका लागि निलो मात्र ग्यास सिलिण्डर प्रयोग गर्न निगमले आग्रह गरेको छ बजारमा होटल रेस्टुरेन्ट बढी ग्यासको प्रयोग गरी अभावको समयमा घरासी उपभोक्ताले सहज ढंगले ग्यास बनाएपछि सरकारले नयाँ व्यवस्था गरेको हो यसैबीच चितवनमा पनि आजदेखि औपचारिक रूपमा दुई रङको ग्यास बजारमा आउने भएको छ रातो र निलो रंगको ग्यास बजारमा ल्याउनु अघि जिल्लाका विभिन्न ग्यास कम्पनी र ग्यास विक्रेता महासंघले र्याली निकाल्दैछन् पूर्वी चितवनको साईबाबा ग्यास प्रणालीबाट निस्कने र्याली नारायणगढ पुगेर कोटसभा गरी औपचारिक बजारमा आएको घोषणा गरिने नेपाल ग्यास विक्रेता महासंघ चितवनले जनाएको छ चारदलीय उच्च स्तरीय राजनीतिक समितिको संयोजकमा आजदेखि मधेसी जनअधिकार लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छेदार स्वत नियुक्त हुनु भएको छ संयोजक प्रत्येक महिना फेरिने अनुसार झलनाथ खनालको कार्यकाल सकिएपछि आजदेखि गच्छेदार संयोजक बन्नु भएको हो समिति बनेको तीन दिन महिना यता प्रचण्ड सुशील कोइराला र झलनाथ खनालले पालै पालो नेतृत्व गरिसक्नु भएको छ गच्छेदार संयोजक हुने बेलासम्म सरकारले चुनावको मिति घोषणा गर्नुका साथै निर्वाचन सम्बन्धी अध्यादेश समेत पारित गरिसकेको छ तर चार दलका लागि अझै राजनीतिक सहमति जुटाउनुपर्ने बाध्यता भने यथावत रहेको छ उपेन्द्र यादव नेतृत्वको मोर्चा अशोक राईको संघीय समाजवादी र वैद्य नेतृत्वको नेकपा माओवादीलाई निर्वाचनको प्रक्रियामा ल्याउनु पर्ने दायित्व चार दलका लागि अझै बाँकी रहेको छ दलहरूलाई सहमतिमा ल्याउनका लागि गच्छेदारले रेग्मी सरकारलाई कस्तो सल्लाह दिन्छन् त्यसैले आगामी सहमति निर्माणमा भूमिका रहेको रहेको र तर उपेन्द्र यादव नेतृत्वको मधेसी दल र मोर्चासँग गच्छेदारको पुरानो आग्रहले काम गर्यो भने उहाँको एक महिने कार्यकालमा उपेन्द्र यादव नेतृत्वको मोर्चासँग सहमतिको वातावरण नबन्न सक्ने उहाँले बताउनु भएको छ नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले नेमीसँग अध्यक्ष रञ्जित कर्णलाई अधिवेशन गराउन नसक्ने भए त्यसको विकल्प दिन आग्रह गर्नु भएको छ कोइरालाले अधिवेशन गराउन नसक्ने भए पदमा बस्नुको कुनै औचित्य नरहेको भन्दै अधिवेशन गराउन नसक्ने भए नेतृत्व छोड्नु पर्नेमा आफू स्पष्ट रहेको बताउनु भएको छ तत्काल अधिवेशन गराउन माग गर्दै पूर्व महामन्त्री मनोज मणि आचार्यको नेतृत्वमा शनिबार बिहान कोइराला निवास महाराज महाराजगंज पुगेको नेपाली विद्यार्थीको ज्ञापन पत्र बुझाउँदै कोइरालाले अधिवेशन गराउन महामन्त्री प्रकाश मानसिंहको नेतृत्वमा बनाइएको समिति विद्यार्थी विभाग प्रमुख नवीन्द्र राज जोशी र अध्यक्ष कर्णसँग अधिवेशन गराउन भएको ढिलाइबारे जानकारी लिने र तत्काल अधिवेशन गराउन निर्देशन दिने आश्वासन दिनुभएको थियो बाह्रौं बालश्रम विरूद्ध विश्व दिवस दुई हजार तेह्रको अवसरमा दियालो परिवार नानगढ र नानगढ बस पार्क टोल सुधार तथा बस व्यवस्थापन समितिको आयोजना तथा नेशनल सिटी हस्पिटल नारायणगढको प्राविधिक सहयोगमा नारायणगढमा आयोजित निशुल्क स्वास्थ्य शिविर जारी रहेको छ शिविरमा छाला तथा यौन उच्च रक्तचाप मधुमेह बालरोग स्त्री तथा प्रस्तुति रोग पेट तथा छाती रोग लगायतका बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ शिविरमा डाक्टर निर्मल लामिछाने डाक्टर बिनु श्रेष्ठ डाक्टर मन्जु श्रेष्ठ र डाक्टर वरुण श्रेष्ठ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ लगायतका चिकित्सकहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरिरहनु भएको छ गर्मी मौसममा विभिन्न खाले रोगहरू देखा पर्ने भएकोले पनि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको दियालो परिवार नानगढका अध्यक्ष राजेन्द्र कुमार पियाले बताउनु भएको छ नानगढको भानी माविको प्राङ्गणमा जारी निशुल्क स्वास्थ्य शिविरमा औषधि पनि निशुल्क रूपमा वितरण गरिएको छ निजी स्रोतबाट तलब दिने गरी राखिएका चितवनको दाहखानी गाविसको राष्ट्रिय मावि गर्दासका शिक्षकले लामो समयदेखि तलब नपाएपछि आन्दोलन शुरू गरेका छन् शिक्षकहरूले हिजोदेखि नै पढाउन छाडेर आन्दोलन शुरू गरेपछि आजदेखि विद्यार्थी पनि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् आफूहरूलाई प्राप्त छात्रवृत्तिको रकम पनि शिक्षकलाई तलबका रूपमा उपलब्ध गराएर भए पनि नियमित पठन पाठनको वातावरण बनाउनु पर्ने विद्यार्थीहरूको माग रहेको छ निजी स्रोतका शिक्षकलाई पाँचदेखि नौ महिनासम्मको तलब दिन बाँकी रहेको विद्यालयका प्रधानध्यापक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ थोरै बाँकी हुनेको चार र धेरै बाँकी हुनेको छ महिनासम्मको तलब उपलब्ध गराउने तयारी भएपछि शिक्षकहरूले सबै भुक्तानी एकैपटक हुनुपर्ने माग राखेकाले समस्या भएको उहाँले बताउनु भएको छ शिक्षकहरूले अहिले मात्र होइन आगामी दिनमा पनि चौमासिक रूपमा तलब खाने वातावरण हुनुपर्ने माग गरेका छन् विद्यालयमा रहेका पन्ध्रजना शिक्षक कर्मचारी मध्ये छजना निजी स्रोतका शिक्षक रहेका छन् शिक्षकहरूलाई मासिक आठ हजार पाँच सयदेखि बाह्र हजार पाँच सय रुपियाँसम्म तलब तोकेर पढाउन राखिएको रहेको छ जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध हुने तलब सुविधामा एकजना स्थायी दुईजना राहत अनुदान र दुईजना अस्थायी र दुईजना करारमा शिक्षक राखिएको विद्यालयले जानकारी दिएको छ चीनलाई उछिन्दै भारत सन् दुई हजार अठाइससम्म विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश हुने संयुक्त राष्ट्र संघले एक प्रतिवेदन सार्वजनिक गरेको छ दुई हजार अठाइससम्म दुवै देशको जनसङ्ख्या एघार पैंतालिस करोड हुने र त्यसपछि भारतको जन्मदरको आधारमा जनसङ्ख्यामा समान रूपमा वृद्धि भइरहनेछ भने चीनमा जनसङ्ख्या वृद्धिमा कमी आउने प्रतिवेदनमा उल्लेख गरेको छ अहिले विश्वको जनसङ्ख्या सात अरब बीस करोड रहेको र दुई हजार पचाससम्म विश्वको जनसङ्ख्या नौ अरब साठी करोड हुने प्रतिवेदनलाई उद्धित गर्दै एजेन्सी अनलाइनमा उल्लेख गरेको छ प्रतिवेदनमा अमेरिकालाई इङ्कित गर्दै जनसङ्ख्या वृद्धि विकासशील देशहरूमा तीव्र रूपमा हुने बताइएको छ विश्वको विकास क्रम सबैभन्दा कम रहेको उनपचास देशमा अहिले रहेको नब्बे करोड़को जनसङ्ख्या सन् दुई हजार पचाससम्म दुई गुणा हुने र एक अरब अस्सी करोड़सम्म पुग्ने बताइएको छ अत्याधिक जन्मदर भएको कारणले यो देशमा जनसङ्ख्या वृद्धिको कारण देखाइएको छ भने विकसित देशहरूको जनसङ्ख्यामा कुनै खास वृद्धि नहुने प्रतिवेदनमा उल्लेख गरेको छ संयुक्त राष्ट्र संघले दुई सय बत्तीस देशको सबै देशको तथ्याङ्क संकलन गरेर यो प्रतिवेदन सार्वजनिक गरेको हो र दशरथ रङ्गशालामा दिउँसो साढे तीन बजे हुने फाइनल खेलमा उपाधिका लागि नेपाल आर्मी क्लब र मनाङ मर्स्याङदी क्लब भेट्दैछन् आर्मी सेमी फाइनलमा बोयज युनियनलाई तीन शून्यले पराजित गर्दै फाइनलमा पुगेको हो भने थ्री स्टारलाई एक शून्यले हराउँदै मनाङ फाइनलमा पुगेको